जति मन छौ तिम्रो मन ताले यहाँ मलाई सताउँछ पीडा हुन्छ यो मनलाई माया किन हो आज तिमी मन छौ तिम्रो मन ताले यहाँ मलाई सताउँछ पीडा हुन्छ यो मनलाई बोलिदेऊ मायालु भावना मनका सारा तिता मिठा खोलेरा लाग्छ कतै हामी यसरी नै सधैँको लागि टाढिँदै नै जाने हो कि आज किन हो लो आकाशमा कालो बादल छौँ एक्कासी आकाशमा कालो बादल छाउन थाल्यो कतै गङ्गो पानी पर्ने हो कि तिम्रो मन त home